जबरजस्तीले हुन्न माया जबरजस्तीले हुन्न माया जबरजस्तीले हुन्न माया माया आउँछ जब उर्लेर भित्रैबाट माया र पो दिगो हुन्छ र पो दिगो हुन्छ तिम्रो लागि भनेपछि यो जन मर्दैन त तिम्रो खाली सिउँदो हातले भर्दैन त रुन्छ्यौ लाखौँ बिन्ती गर्दै एक हो रो तिमी रुन्छौ लाखौँ बिन्ती गर्दै एक हो रो तिमी आँसु बगाए आँखाबाट आँसु झर्दैन त तिम्रो त ढिप्पीले सुखसँग जुनी टार्दैन त म के गरौँ म के गरौँ म के गरौँ म के गरौँ जबरजस्तीले